रमाइलो मान्दै हाँस्दै हर्षले गदगद भएर तपाईँकै आफ्नै प्यारी साथी मकला कला तपाईँ हाम्रो आफ्नै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको चार सय एकानब्बे भागमा हार्दिक हार्दिक स्वागत गर्दछु है साथी हो साथी स्टुडियोको घडीको सुईले ट्याक ट्याक गर्दै अब कार्यक्रम सुरु भइसकेको सङ्केत गरिसकेको अवस्था छ अझ भन्नुपर्दा तपाईँको आफ्नै मायालु मित्र सुयोग पनि मित्रताको न्यानो न्यानो घाम लिएर जाडो जाडो हुन थालेको यो मौसममा उपस्थित भइसकेको छु है साथी ओहो साथी के भएछ आज सुयोगलाई निकै भावुक देखिन्छ त फेरि हेर्नु न कुरा मात्र सुन्नु न उसको साह्रै साहित्यिक भएर पो बोलिरहेछ त भन्या अँ हेर कला यो मरुभूमि रूपी संसारमा माया रूपी छारी पाएपछि शब्दरूपी साहित्यका रूपमा भावनाहरू स्वस्फूर्त रूपमा आउँदो रहेछन् के बुझ्यो बुझे साथी बुझे छर्लङ्गै बुझेँ नि मैले भनेपछि यो सुयोगको फेरि ल परेछ हेर्नु त साथी हो कलाले भनेको ठिक हो साथी म मायामा परेँ नि साथी अलिक फरक खालको मायामा परेको छु कि साथी सपना सपना उनको नाउँ सपना मैले नै राखिदिए ए पख पख पख पख भनेपछि तिम्री उनको नाम सपना नै हो होइन त हो नि अनि तिमीहरूको भेट चाहिँ कहाँ भएको भन न भन हामीलाई नि हाम्रो भेट हाम्रो भेट पनि सपनामै हुन्छ कला अचम्मको कुरा गर्छ बा ल त ल ठिकै छ तर उनको घर चाहिँ कहाँ हो नि अनि कहाँ बस्छिन् त उनी ल यत्रो ठुलो मेरो मन हुँदा हुँदै मेरी सपना मेरै मनमा बस्छ नि त हो कला अति नै भयो कि अब चाहिँ सुयोग धेरै ठट्टा नगर नि तिमी सपनामा भएको मान्छेसँग पनि कहीँ माया विरती बस्छ त भन्या बस्दो रहेछ के कला यी हेर त मेरो त बस्यो जे पाए त्यही मायामा पर्यो रे एकअर्कालाई चिन्दै नचिनी भेट्दै नभेटी मायामा पर्यो रे ल त्यो पनि सपनामा रे हेर्नु न साथी यस्तो पनि हुन्छ र भन्या अनि के त कला होइन मायामा पर्नलाई भेटघाट हुनै पर्छ भन्ने पनि त छैन नि अब फोनमा कुरा गरेर इन्टरनेटमा च्याट गरेर माया हुन सक्छ भने मेरी सपना सुन्दरीसँग सपनामै भए पनि मेरो माया बस्न सक्दैन भन्ने के छ ल भन्नु त साथी ल ल ल तिम्रा कुरा तिमी नैसँग राख बरु यो कुरामा हामी दुईजना यहाँ बसेर झगडा गर्नुभन्दा बरु साथीलाई सोधौ न साथीलाई के भन्नु हुँदो रहेछ उहाँले हो हुन त मलाई पनि तिमीसँग विवाद गरेर बस्न मन छैन क्या कला तिम्रो कुरा ठिक हो बरु यस विषयमा साथीको सहयोग मागौ न एसएमएस क्वेसन सोधेर सहयोग मागौँ है त कला ल ल ल साथी आजको एसएमएस प्रश्न रहेको छ तपाईँको विचारमा के देख्दै नदेखिकन माया बस्छ अप्सनहरू रहेका छन् अप्सन ए किन नबस्नु बस्छ नि अप्सन बी ह्याक कहाँ बस्नु र अप्सन सी परिस्थितिमा भर पर्छ र आफ्नो मत पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई सही लागेको अप्सन ए बी वा सी लेखेर सात शून्य सात शून्यमा पठाउनुहोस् है साथी माया भन्ने कुरा यस्तै हो कि साथी परेपछि पर्छ पर्छ त्यसको लागि देख्नै पर्छ भेट्नै पर्छ भन्ने त छैन नि होइन र साथी सुयोग अब यो कुराको छिनो फानो त साथीले एसएमएसबाट गरिहाल्नुहुन्छ नि तिमीले जति भट्टाए पनि केही हुनेवाला छैन के सुयोग होइन त साथी ल ल सुयोग बरु यस्तै यस्तै माया प्रेमको बारेमा कुरा गर्दा हामीलाई हाम्रो बागमतीको साथीले पठाउनु भएको पत्र छ त्यो नै पढौ न हुन्छ पढ न त ल ल म पढ्छु है त हाम्रो बागमतीको साथी लेख्नुहुन्छ मेरो केही समय अगाडि एउटा केटीसँग फोनमा कुरा भएको थियो पछि गएर उनले नै मलाई जीवनमा पहिलोपल्ट प्रेम प्रस्ताव राखिन् र मैले स्वीकार गरेँ हाल आएर उनी म बिना बाँच्नै सक्दिनँ भन्छन् मैले उनको अनुहारसम्म देखेको छैन उनलाई विवाह गरौँ भने उनको घर धेरै टाढा छ र म उनलाई विवाह गर्ने कल्पना पनि गर्न सक्दिनँ तर नगरौँ भने म बिना बाँच्नै सक्दिनँ भन्छे आत्महत्या गर्छु भन्छे अब म के गरौँ भनेर लेख्नु भएको छ बागमतीका साथी यस्तो अवस्थामा अब के गर्ने कसरी निर्णय लिने भनेर तपाईँमा छाएको अन्यल त हामी बुझ्न सक्छौँ तपाईँलाई क्या टेन्सन भइरह होला भनेर म बुझ्न सक्छु साथी यस्तो बेलामा त्यो त हो तर हेर न सुयोग आफूले कहिले भेट्दै नभेटेको आफूले चिन्दै नचिनेको मान्छेसँग कुरा गरेकै भरमा प्रेम सम्बन्धमा पर्नु मलाई त अलि अचम्म लाग्दो लाग्यो भने अचम्म मान्नु पर्दैन कि कला किनकि अब यो माया भन्ने कुरै यस्तै हो कि कति बेला कोसँग कहाँ बस्छ थाहै हुँदैन कि साथी है तर यस्तो कुराहरू सोच विचार नगरी निर्णय लिँदा पछि समस्या पर्ने पनि त आफैलाई हो नि अब हेर न हाम्रो बागमतीको साथीले पनि आफ्नो फोनमा कुरा भएको साथीको प्रेम प्रस्ताव स्वीकार गर्नुभन्दा अगाडि धेरै कुराहरूमा सोच विचार गर्नु भएको भए सायद आज उहाँलाई यस्तो अवस्था आउँदैन थियो कि कला अब जे हो नि त्यो कुरा त सबै भइसक्यो नि होइन त्यो पनि हो तर अब हाम्रो साथीले उहाँको प्रस्ताव स्वीकार नै गरिसकेपछि पनि त समालोचनात्मक रूपमा सोच्नुपर्छ होला के अब यो सम्बन्धलाई उहाँ कसरी अगाडि लिएर जान चाहनुहुन्छ साँच्ची नै यो सम्बन्धको बारेमा उहाँ गम्भीर हुनुहुन्छ कि हुनुहुन्न उहाँसँग हाम्रो साथी आफ्नो भविष्य देख्नुहुन्छ कि हुँदैन भन्ने जस्ता कुराहरू पनि त सोच्नु पर्छ होला नि हो नि र यसरी सोच विचार गरेर यो सम्बन्धको बारेमा कुनै पनि निर्णय लिँदा उहाँसँग प्रभावकारी सञ्चार गर्दै र उहाँमाथि समभाव राख्दै वा भनौँ उहाँको तर्फबाट पनि सोध्नुपर्छ होला के साथी त्यो त अवश्य पनि पर्छ नि सुयोग तर मलाई त यो बिहेको मामलामा के लाग्छ थाहा छ भन न कला यो बिहे भनेको त निकै नै गम्भीर कुरा होला के एकैचोटि आवेशमा आएर वा कसैको दबावमा आएर गर्ने कुरा पनि त होइन नि यो फेरि साथी तपाईँको अहिले नै बिए गर्ने उमेर भइसकेको छ कि छैन तपाईँको पढाइ पुरा भयो कि भएन अनि के तपाईँ बिहे जस्तो ठुलो जिम्मेवारी लिन तयार हुनुहुन्छ त साथी यस्तो प्रश्नहरू तपाईँले आफैसँग गर्नुपर्छ जस्तो लाग्यो के मलाई त हो फेरि कलाकै कुरामा थप्दा पनि नि साथी तपाईँले केही समय लिएर आफ्नो सम्बन्ध कस्तो हुँदै जाँदैछ भनेर हेर्न पनि सक्नुहुन्छ कि अहिले नै बिहे गर्नुपर्ने हतार त के नै छ र होइन बागमतीको साथी त्यही त सुयोग अझै पनि तपाईँहरू एकअर्कासँग जति नै टाढा भए पनि कुरा मिलाएर एकअर्कालाई भेट्ने अझ राम्ररी एकअर्कालाई चिन्ने बुझ्ने प्रयास गर्नुभयो भने पछिको लागि कुनै पनि निर्णय लिन तपाईँहरूलाई नै सजिलो हुन्छ नि साथी हो नि के थाहा भेट भएपछि कुरा नै अर्कै हुन्छ नि साथी एकअर्कालाई भेटेपछि तपाईँहरूको माया प्रेम अझै झाँगिन पनि सक्छ वा के थाहा तपाईँहरूलाई फोनमा कुरा गर्दा जस्तो एकअर्कासँग त्यति कुरा नमिल्न वा एकअर्का नराम्रो लाग्न पनि सक्छ नि होइन साथी तर एउटा कुरा के साथी जस्तै सुयोग र म एकअर्कालाई नजिकबाट चिनेका बुझेका साथीहरू हौ र यति हुँदाहुँदै पनि कहिलेकाहीँ कति कुरामा हाम्रो विचार मिल्दैन भने एकअर्कासँग फोनमा मात्र कुरा भएको मान्छेसँग तपाईँको सोच कतिको मिल्ला एकचोटि त्यस बारेमा पनि सोच्नुपर्छ होला है साथी हो नि र मुख्य कुरा भनेको के गर्दा चाहिँ कसैको पनि चित्त नदुखाई तपाईँ आफू के गरी खुसी हुनुहुन्छ भन्ने कुरा चाहिँ हो कि साथी तर फेरि अघि भने जस्तै कुरा चाहिँ के भने नि साथी जेसुकै रूपमा होस् कसैको प्रेम प्रस्ताव स्वीकारिसकेपछि त्यसको दायित्व त बहन गर्नुपर्छ होला नि होइन र भने हो साथीको चिठीको मुख्य कुरा पनि उहाँले आफ्नो प्रेमिकालाई अब कसरी सम्झाउने भन्ने जस्तो लाग्यो के र उहाँ कि प्रेमिकाले हाम्रो साथी नभए आत्महत्या नै गर्छु भन्नुभएकोले साथी अन्यलमा पर्नु भएको हो कि जस्तो पनि लाग्यो मलाई बरु साथी तपाईँ आफूलाई अहिलेको यो परिस्थितिमा कस्तो महसुस भइरहेको छ उहाँले दिनुभएको दबावले तपाईँलाई कस्तो असर गरिरहेको छ भने जस्ता कुराहरू स्पष्ट रूपमा प्रभावकारी तरिकाले भनेर पनि समस्या धेरै हदसम्म समाधान गर्न सकिन्छ होला कि अनि साथी माया भनेको पनि त यही हो नि होइन र एकअर्कालाई बुझ्ने एकअर्कालाई बुझाउन सक्ने फेरि साथी तपाईँले यो सम्बन्धलाई यही रूपमा अगाडि लैजान चाहनु हुँदैन भने पनि तपाईँले उहाँलाई यो कुरा राम्ररी सम्झाउन सक्नुहुन्छ होला र त्यसै गरी तपाईँहरू एकअर्काको असल मित्र बनेर सधैँ सँगै रहिरहने कुरा भनेर पनि त सम्झाउन सक्नुहुन्छ नि उहाँलाई हो नि फेरि यी सबै कुराहरू एकै पटकमा एकै पटकको कुरा गराइमै भन्नुपर्छ भन्ने पनि त छैन नि बिस्तारै बिस्तारै आफ्ना कुराहरू प्रभावकारी रूपमा सम्झाउन सक्नु भएमा उहाँले पनि बुझ्नुहुन्छ होला नि होइन र साथी तर त्यसको लागि त पहिला तपाईँ आफैले के चाहनुहुन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ है साथी हो नि र आपसी समझदारीमा समस्या समाधान गर्दै अगाडि बढ्नुहोला भन्दै तपाईँ फेरि फेरि पनि हामीलाई पत्रचार गर्दै गर्नुहोला है साथी लौ मार्यो म पनि कस्तो हुर्छु भने आज साथीसँग आफूलाई खल्लो लागेको एउटा कुरा बाँडुला भनेको त माया प्रेमको कुरामा अल्झ्यो र त्यो कुरा त टक्कै भुलेछु कि मैले अब के गर्नु माया प्रेम भनेपछि हाम्रो सुयोगले भातै खान पनि बिर्सेला जस्तो भइसक्यो अब मलाई पाएँ भन्दैमा चङ्गै उडाए जस्तो माथि माथि नउडाउ न कला <laughs> चङ्गा उडाए जस्तो रे साथी उडाएको चाहिँ होइन क्या सुयोग बरु भन न सुयोग तिमीलाई खल्लो लाग्नुको कारण चाहिँ के हो सुनाउ त हामीलाई अब हेर न कला यसपालि त चाडबाडमा पनि रमाइलो भएन क्या बरु खोल्नु मात्रै लागिरह्यो भने आफू सरहका दौतरी सबै अवसरको खोजीमा विदेश गएपछि त्यस्तो रमाइलो हुने हाम्रो गाउँ चाडपर्वको दिन थुप्रो रमाइलो भएन कि साथी अब हेर न कला यसपाला त चाडबाडमा पनि रमाइलो भएन क्या बरु खोल्नु मात्रै लागिरह्यो भने क्या आफू सरका दौतरी सबै अवसरको खोजीमा कता कता लागेछन् अब त्यस्तो रमाइलो हुने हाम्रो गाउँ है चाडपर्वको दिन पनि थुप्रो रमाइलो भएन कि साथी अब युवाहरूले यस्तो अवसर नपाएको अवस्था छ देशमा यो देश कहिले बन्ने होला मलाई त आतेस लागिसक्यो भने होइन देशको अवस्था देखेर तिमीलाई किन आतेस लाग्नु नि सुयोग झन् अहिले त देशमा सशस्त्र द्वन्द्व पनि छैन देशमा संविधान लेखिने क्रममा छ बिस्तारै बिस्तारै सबै कुरा ठिक भइहाल्छ नि खै ठिक भइदियो त हुने हो नि होइन एउटा प्रधानमन्त्री छान्न पनि कतै नभएको दर्जनौपल्ट चुनाव गर्छन् सङ्क्रमणकाल पनि अब रबर तन्काएको जस्तो तन्काएको तन्काइ छन् अब युवा शक्तिहरू यहाँ काम नपाएर विदेशीका विदेशी छन् अँ सुयोग बरु युवाहरू विदेशी नै कुरा गर्दा नि मैले केही युवा साथीहरूलाई के अवसरको लागि विदेश नै जानुपर्छ भनेर प्रश्न पनि सोधेको छु बरु त्यही सुनौ न त पहिले विदेशै जानुपर्छ भन्ने कुरोलाई म त्यति जोड दिन चाहन्न नेपालमै पनि बसेर केही धेरै कुरो गर्न सकिन्छ के सोचले जाने हो राम्रै काम गरेर फेरि देशका लागि फर्केर आउने अनि फेरि यतै बस्ने हो भने त्यो ठिकै हो नेपालमा पनि अपर्च्युनिटीहरू छ तर विदेशमा गएर त्यो त्योभन्दा बेटर अवसरहरूमा काम गर्न सक्छु राम्रो अवसरमा काम गर्न सक्छु जस्तो लाग्यो भने चाहिँ विदेश गए हुन्छ होइन साथी मेरो साथी गएको छ भने लहलहैमा लागेर जाने हो भने चाहिँ त्यो पैसाको पनि वेस्ट हुनेछ र समयको पनि दुरुपयोग हुनेछ जस्तो त्योभन्दा त नेपालमै त्यो आठ दस लाख जुन विदेश जाने खर्च लाग्छ त्यसको सही लगानी नेपालमै लगायो भने अवसरहरूको कमी छ जस्तो चाहिँ मलाई लाग्छ अब अहिले चाहिँ कस्तो भइरहेछ भने नेपालको सन्दर्भमा हेर्दाखेरि चाहिँ जुन राजनीतिक अस्थिरता छ त्यसले गर्दाखेरि चाहिँ अलिकति जनताहरूमा अथवा हामी जस्तो युवाहरूमा चाहिँ निराशा पनि अवश्य पनि आएको हो तर नेपालमा पनि धेरै अवसरहरू छन् हो नि हाम्रो साथीहरूले भन्नुभएको जस्तै आफू सक्षम हुन सक्यो भने त यही पनि अवसरहरू प्रशस्तै रूपमा पाइहालिन्छ नि र फेरि राम्रोसँगले शिक्षा लिएर विदेश नै जाने हो भने पनि त्यहाँ पनि हामीलाई राम्रो अवसर प्राप्त हुन्छ नि होइन र साथी आफ्नो क्षमता बढाउन सकेमा शिक्षामा जोड दिन सकेमा अवसर त प्रशस्तै आउँछ नि है कला अँ तर सुयोग यदि पढाइमा ध्यान नदिएर आफ्नो क्षमता नबढाएर चाहिँ जति गर्न खोजे पनि कतै आजको शैलेशलाई जस्तै गाह्रो पर्ने त होइन ए हो त है बरु जाउँ गएर शैलेशलाई भेटौँ न हुन साथी होइन कता राख्नुभएको छ आमाले सलाई कहाँ राख्छ कहाँ राख्छ कि सामान पनि कस्तो खस्नु परेको होला है गिलासलाई पनि अहिले फेरि बाबाले थाहा पायो भने फेरि कराउनु थाल्छन् ल यहीँ त रहेछ नि होस् बरु यहीँ चुरो सरकार जान्छु फेरि सलाई फिर्ता ल्याउनु बिर्सेँ अनि भोलि आमाले कोठामा देख्नुभयो भने के के सुन्नुपर्छ के के सुन्नुपर्छ क्या बरु यहीँ चुरो सरकार जानु पऱ्यो ढुक्कै हुन्छ बामा पनि यति बेला त भुस भइसक्यो होला नि निधाएर थाहा पनि पाउँदैन होला मलाई त ब्याकलप नै लागेको छ है क्या हो क्या हो क्या के काम पनि राम्रै हुँदैन अझै कति खानुपर्ने होला यो जिन्दगीमा हन्डर भने नि बरु शैलेश भाइ तिमीले पहिला बाह्र कक्षा चाहिँ पास गरेको भए राम्रो हुन्थ्यो नि त्यो त गर्दै गरौँला नि सर तर प्लिज सर मलाई पहिला यो काम चाहिँ मिलाइदिनु पर्यो क्या होइन भाइ कस्तो कुरा नबुझ तिमीले अब बाह्र कक्षा पनि पास नगरे मान्छेलाई कसरी काम दिउँ म तै पनि यत्रो ठुलो अफिसमा यस्तो राम्रो पोस्टका लागि तर सर म यो काम गर्न सक्छु नि एकचोटि त मलाई चान्स दिनु सर हुँदैन हुँदैन हुँदैन हुँदै हुँदैन अब तिम्रो क्वालिफिकेसनै पुग्दैन त म के गर्नु हेर भाइ चाहिने कुरामा पो जिद्दी गर्नुपर्छ त ल बरु गइहाल तिमी अहिले मेरो यहाँ धेरै काम छ सर प्लिज सर प्लिज मलाई एकदम खाँचो छ सर यो कामको मलाई मलाई पैसा कमाउनु छ के सर कामको खाँचो अनि पैसा कमाउने रहर त कसलाई पो हुँदैन र भाइ आजकलको जमानामा हेर भाइ तिमी मलाई धेरै डिस्टर्ब नगर है खुरुक्क गइहाल भनेको सुनेनौ कि बाहिरको गाडलाई बोलाऊ के सोच न यी ठुला बडाहरू मेरो पढाइसँग के मतलब भने यिनीहरूलाई जहाँ गए पनि त्यस्तै कुरा मैले काम खोजेको यत्रो दिन भइसक्यो तर तर जहिले पनि त्यही कुरा किन मलाई बुझ्दैनन् कसैले होइन यो देश किन यस्तो भएको होला कामको मतलब राख्नु नि कामको अनि पो देशको विकास हुन्छ भने किन पढाइकै पछि लाग्छन् भने सबैजना घरमा धरि कच कच कचकच गर्न थालिसक्यो भने कस्तो टाउको दुखिसक्यो भने मेरो मर्छु कि क्या हो यही टाउको दुखेर बरु बरु मर्न पाए पनि हुन्थ्यो नि आनन्दै हुन्थ्यो कमसेकम केही कुरामा टेन्सन त हुँदैन थियो पो रहेछ भान्सामा भनेको त यो पो रहेछ होइन यति बेलासम्म नसुतेर के गर्दैछ यो निन्द्रा लागेन अँ बाबा निन्द्रा लागेन अनि चिया पकाएर खाना आएको क्या अब सुत्न जान्छु अब राति अबेरसम्म बसेर पढ्दैछस् जहाँ चाउन लाग्यो त्यसैले निन्द्रा लागेन भनौँ भने पढाइ सढाइ छाडेर आरामले बसिहालिस् त सुत्नु नि अब आनन्दले भोक्न भकारी सोक्न सुर्ता भने जस्तो बित्थामा किन आफ्नो निन्द्रालाई पनि बिगार्छस् जा सुतिहाल सुतिहाल्छु नि त त्यसरी भन्नुपर्छ कि क्या हो अब कसरी भन्नु त अनि के के लुकाएको हातमा खोइ देखा देखा मलाई देखा होइन होइन के पनि छैन के के छ र अँ थाहा पाइहालेँ नि मैले अब केही भन्दिनँ बा म अब तँलाई केही भन्दिनँ अब त त ठुलो भइहालिस् नि चुरोट खाए पनि रक्सी खाए पनि रातभरि मातेर हिँडे पनि म केही भन्दिनँ भनेको लाग्ने भए पो भन्नु आफ्नै मनको राजा भएपछि कसले भनेको के मतलब हे बाबा के सुत्नु नगर कराइरहेको भने खोइ छोड्नु तपाईँ नजाने भए मै जान्छु जा जा जहिले पनि यस्तो एक कारमा यसकी आमाले उठाएर नि चोर नै आयो कि भन्छानेर हेर्न आएको त घरकै चोर पो रहेछ शैलेश कता जान लागिस् नि बिहान बिहानै ए आमा कतै होइन यसो उताउति अनि बाबा हिँडिसक्नु भयो छैन तर जाने तर्खर चाहिँ गर्दै हुनुहुन्छ ढिलो पो भइसक्यो क्यारे आज तेरो बाबालाई कुखुराहरूलाई दाना पानी अघि नै हाल्नुपर्ने थियो बरु बाबु तँलाई एउटा कुरा भन है भन्नु न के कुरा हो हेर बाबु अब तैँले पढाइ छोडेर ठुलै गल्ती गरिहालिस् जसरी भए पनि तेरा बाबाले तँलाई पढाइहाल्थे क्या अरे आमा अब फेरि तपाईँ पनि यही कुरा चाहिँ नगर्नु क्या दिक्कै लागिसक्यो क्या अब त मलाई होइन त नराम्रो नमान्न न तर मैले भन्न खोजेको चाहिँ के भने नि बाबु त यसै पनि यत्तिकै हल्लेर हिँडेको हुन्छस् बरु यसो बाबालाई उहाँको काममा सघाइस् भने तेरो बाबालाई पनि अलि हलुक्क हुन्थ्यो कि बुढा भए नि बाबै अब तेरा बाबा पनि ए आमा कहाँ जे पाए त्यही कुराहरू रहेको भने तपाईँ पनि अब कहाँ म अब कुखुरालाई दाना पानी हालेर बस्छु त भने वाहियात कुरा नहुनु नि तपाईँ पनि त्यही त अब तँलाई त वाहियात लागिहाल्छ त्यस्तो जाबो काम गर्न पढाइ छाडे र यसले होइन केटो पर्खी न पर्खी गनाउने खोरमा भन्दा बाँच्न आउने कोठामा बसेर काम गर्छ नि अब तेरो छोरोले के सम्झे कि छसे तैँले यसलाई हरे फेरि सुरु भइहाल्नु भयो नकराउनु न के गर्नु त नकराएर अब उही सरह कि उसँगै स्कुलमा पढ्ने त्यो सरूलाई हेर त स्कुलमा पढाउन जाने भइसके मिस भइसके अनि अनि त्यो विकासलाई हेर त कस्तो राम्रो हस्तकलाको सिप सिकेर आफै व्यापार गर्न थालिसक्यो अनि आफ्नै छोराको यस्तो ताल देखेर रुँदैन मेरो मन कति न सहर बसेर राम्रो पढ्ला नि त भनेर त्यत्रो खर्च गरेर त्यस्तो राम्रो क्याम्पसमा भर्ना गराएर आएँ के मती चढेर हो पढ्न मन लागेन रे बरु पैसा कमाउन थाल्छु भनेर पढाइ सढाइ छोडेर काम खोज्न थाल्ने भएको भइहाल्यो नि त छोडिदिनु न अब बिहान बिहानैदेखि के कराउन थाल्नु भयो तेरो छोराको ताल नै यस्तो छ के गर्नु त अनि अहिलेको जमानामा केही कुखुरालाई दाना पानी हाल्न पनि पढे लेखेकै मान्छे खोज्छ हातमा सिप भएकै मान्छेलाई राख्छन् यस्तो कुरा त हामीले भन्दा यसले बुझ्नुपर्ने हो नि अरे मेरो कत्रो इच्छा थियो आफूले धेरै पढ्न नपाए पनि छोरालाई पढाउँ ठुलो मान्छे बनाऊ भनेर सक्यो कि अझै बाँकी छ तपाईँको भाषण बाबा सक्यो कि भए जानु पर्यो होइन कति कराउनु सक्यो होला भने नबसौँला नि त नबसौँला तपाईँको घरमा तपाईँको घरमा तपाईँ नै बस्नुहोस् अझ अझ उसकै पो ठुलो सोच छ त बा हो के के सोध्छ त आफूलाई बेकारमा सहरमा बसेर कति न पढ्दै होला भन्ठानेको त सिधै हामीलाई मूर्ख पो बनाएको रहेछ यसले हामी पनि उस्तै यस्ता अल्लारेको कुरा पत्याएर बालुवामा पानी खनाए झैँ पैसा खनाएर बर्बाद गरियो हो ल अब जे भने नि भन्नु न गएँ म उता दिक्क लायो भनेर गाउँ आएको घरमा झन् बस्न टिक्न दिने होइन फर्काइदिउँला तपाईँको पैसा एक एक गरी फर्काइदिउँला म पैसा कमाउनु त दिनुहोस् न मलाई यही त रुखबाट स्याउ टिपेको जस्तो सजिलो होला नि पैसा कमाउन न पढाइ नै छ न केही सिप छ कसले दिन्छ यसलाई काम अनि कसरी कमाउँछु भनेर सोचे होला यसले गएँ म गएँ कति मात्रै कराउनु सक्यो होला कराइरहनु तपाईँले कस्तो अचम्म भने मलाई आफूलाई पढाइ छोडेर केही गल्ती गरे जस्तो त्यही लाग्दैन अरूले चाहिँ किन समस्या भयो मेरो कुरामा के गरौँ होला म हुन त बाबाले भन्नुभएको पनि ठिकै हो उहाँको कत्रो सपना थियो मलाई धेरै पढाउने तर यो पैसा कमाउने धुनमा के भयो के के क्या तर तर मैले के गल्ती गरेर कुनै न कुनै दिन त मैले राम्रो जागिर पाइहाल्छु नि अनि देखाइदिन्छु नि बाबालाई पढेर मात्रै केही हुँदैन भन्ने कुरा बेकारै सोध्छु क्या म ओहो त्यो पढेर आइरहेको त सरु होइन भने हो सरु नै होला कस्तो चिन्नै नसक्ने भयो ओ सरु के हो कस्तो चिन्नै मुस्किल भएको तिमीलाई त ए शैलेश तिमी मलाई के भनेको नि तिमी पो कस्तो दुब्लाएर चिन्नै नसक्ने भएछौ त किन यति साह्रो दुब्लाएको अनि फेरि जङ्गा पनि झ्याप्पै पालेको छौ त कस्तो विरक्त लाग्दो मान्छे जस्तो भएर हिँडेको हँ तिमी के को टेन्सन पऱ्यो हँ त्यस्तो त्यस्तो त केही होइन मेरो छोड न बरु भन न के छ तिम्रो हाल के हुनु मेरो त ठिकै छ नि अनि तिमी कहिले आयो सहरबाट हिँड न बरु हिँड्दै कुरा गरौ न उतै जान लागेको होइन तिमी पनि म त जता गए पनि हुन्छ हिँड न त हे कहिले आयो रे तिमी म आएको त एक हप्ता जति भयो नि अनि यति बिहानै बिहानै कता हिँडेँ कि नि ए म त क्याम्पस जान लागेँ कि पढाइ त छैन तर जाँच आउन लागेको हुनाले यसो सरसँग पढाइको बारेमा एक दुईवटा कुरा गरौँ कि भनेर नि अनि तिमी चाहिँ कता हिँडेको नि कतिको पढ्दैछौ त जाँच त आउनै लाग्यो नि हुन त नमस्ते सर मिस यति बिहान कता हिँड्नु भएको ए सीता म त क्याम्पस जान लागेको ए हस् त मिस म पनि दुध पुर्याउन जानु लागेको जान्छु है ए हुन्छ हुन्छ ओहो क्या मान्ने गुन्नी भएछौ त है तिमी त साँच्चै तिमी त मिस पो भएकी छौ क्यारे होइन हो हामी नै पढेको स्कुलमा पढाउन थालेकी छु आइएड सघाउने बित्तिकै सरहरूसँग कुरा गरेँ अनि मैले पढेको विषय पनि शिक्षा नै भएकाले सरले पनि सजिलै हुन्छ भन्नुभयो अब त हेर न मैले पढाउन लागेको पनि दुई वर्ष बितिसकेछ ओहो ल मलाई चाहिँ तिम्रो कुरा सुनेर एकदमै खुसी लाग्यो बुझ्यो काम पनि त राम्रै पाइहालेछ नि त अँ त्यो त अब आफूले मेहनत गरेपछि पाउनै पर्यो नि होइन त्यो त हो नि अनि तिम्रो सुनाउ न के छ नयाँ नौलो खबर के गर्दैछौ सहरतिर बसेर खतरा प्रगति गर्दै होला नि होइन खै के प्रगति भन्नु अब तिमीलाई के ढाँट्नु है मैले त पढाइ सढाइ छोडिदिएँ नि के रे पढाइ छोड्दै रे के भन्छ यो हो न हेर न साँच्चै भनेको मलाई खासै पढेर के होला जस्तो नै लाग्दैन भने त्यो पनि नेपाल जस्तो देशमा कसले पढेर उन्नति गरेका छन् र भने लौ के भनेको त्यस्तो शैलेश मलाई त त्यस्तो लाग्दैन त्यसो भए के कुनै जब गर्दैछौ हो कहाँ के गर्दैछौ भन न अब के भनौँ जब पनि पाएको छैन हेर न म त कस्तो दिक्क लागिसक्यो भने के हो नि के हो नि भइरहेछ अब के गर्ने भन्नु मैले पनि तिमी नै जानेछौ क्यारे तर पढाइ छोडेर चाहिँ तिमीले राम्रो गरेनौ है शैलेश कति पढेर छोड्यौ किन छोड्यौ म केही सोद्दिनँ तर जे होस् तिमीले आफ्नो खुट्टामा आफैले बन्चरा हानेको हो कि जस्तो लाग्यो मलाई त फेरि यसो कतै सप भएको भए पनि केही गर्दै गरेको भए पनि त ल ठिकै छ भन्नुहुन्थ्यो त्यो पनि छैन ए पनि अब मिसकै जसरी पढाउन नथाल यार मलाई पनि त्यसो त होइन शैलेश तिमी त मेरो मिल्ने साथी पो हौ त तिमीलाई किन पढाउनु परेर मैले तिमी त आफै जान्ने छौ नि तर पैसा पैसा भन्दैमा त्यही पैसा आउने अनि आफ्नो भविष्य बनाउने बाटो नै बन्द गरेको हौ कि भनेर सम्झाउन मात्र खोजेकी मैले बाँकी तिम्रो विचार ओहो साढे सात हुन लागिसकेछ शैलेश कुनै दिन बसेर राम्ररी कुरा गरौँला नि है मैले त हेर न टाइमको ख्यालै नगरेको भाइ भाइ चाँडो चिया लिएर आउन अनि चुरोट पनि एउटा लिएर है चाँडो गर थाहा छ माया दाई तपाईँलाई मेरो छोराले त पन्ध्र कक्षा सकेर गाउँ आएको थियो त्यसले अनि कता हो जागिरको लागि कुरा गरेको थिए भन्दै थियो हिजो ठ्याक्कै त्यहीबाट फोन आयो अब मेरो छोरा पनि बैङ्कमा जागिर खाने भयो गाँठे ल बधाई छ तिमीलाई तिमीलाई नि सुखका दिन त आए नि अब के कसो त्यही त दाई धन्न दुःख झेलो गरेर भए पनि पढाएको थिएँ र आनन्द भयो ठ्याक्कै अवसर पनि पाइहाल्यो मेहनत गरे अनुसारको फल पाएपछि चाहिँ साह्रै आनन्द लाग्ने रहेछ बा त्यो त त्यही त हो नि काइला अझ पढेर राम्रो शिक्षा आर्जन गरे सिपहरू जाने त पैसा कमाउन प्रगति गर्न गाह्रै छैन नि कि कसो त्यो चाहिँ गाठीकै कुरा गर्नुभयो है दाइले होइन म पो धेरै सोच्ने भएर यस्तो दुःख पाइरहेको हो कि क्या हो सबैजना चाहिँ एकतिर अनि म एक्लो चाहिँ एकतिर जस्तो पो लाग्न थाल्यो अहिले मलाई बाबाले सरले अनि यिनीहरूले भनेको कुरा ठिकै पनि त हो नि अवसर पाउनुको लागि एकदमै महत्त्वपूर्ण कुरा भनेकै शिक्षा हो जुन ममै छैन आफ्नो हातमा ननै सिप छ खालिएको र पैसा कमाउँछु राम्रो ठाउँमा जाहिर खान्छु भनेर सोचेर मात्र त भएन नि तर तर कति पढे लेखेकोहरू पनि त बेरोजगार छन् नि तर होइन होइन कोही कोहीलाई चाहिँ अवसर हुने अनि कोही कोहीलाई चाहिँ नहुने भन्ने त हुँदै हुँदैन नि यो त आफ्नो मेहनतमा पनि त भर पर्ने कुरा हो नि बरु मैले मेरो पढाइ नछोडेको भए शिक्षाको महत्त्वको बारेमा मैले राम्रोसँग बुझेको भए आज यसरी हलेर हिँड्नुपर्ने थिएन होला यी चिया लिनुहोस् अनि खै त चुरोट ए दाइ त्यो पनि ल्याइदिएको छु ल ल त्यो ल्याऊ तर अहिले पनि त ढिला भएको छैन नि मैले बाह्र कक्षा फेल गरेँ पनि राम्रोसँग पढ्यो भने त फेरि पास गर्न सकिहाल्छु योग्यता नै नदेखिन्जेल त कसले मलाई पत्याउँछ र बाबाले मात्रै होइन कसैले पनि पत्याउँदैन मलाई बरु एकचोटि बाबासँग राम्रोसँग कुरा छ यस्तो कुरामा त उहाँले मलाई पक्कै सपोर्ट गर्नुहुन्छ खोइ चुरो सल्काउनु पऱ्यो क्या भाइ देऊ त एकचोटि हे अब यो चुरोट किन खानु मैले बेकारमा टेन्सन भयो भने चुरोट खानु थालेको वाइज्ञात मान्छे नै हो क्या म पनि चुरोट सुट खाएर पनि राम्रो होला त छोड्नु त सकिएला नि हे किन नसक्नु नि कोसिस त गर्नु पऱ्यो नि भयो भयो भाइ सल्लाह ल्याउनु पर्दैन बडी यो चुरोट पनि फिर्ता लैजाउनु हो ढिलै भए पनि अब यसको घैँटामा चाहिँ चर्कै घाम लाग्यो होइन त बुढी हो बुढा हो अब दिन रात कराको कराई गरेपछि त बुद्धि फिर्ने नै भयो नि होइन त बाबु हो त भन्नु पर्ला नि ल बरु छिटो छिटो टिका लगाइदिनु न उता क्याम्पसमा गएर फर्म कहिलेसम्म पर्ने हो त्यो कुरा पनि त बुझ्न जानु पर्यो नि हो हो हो यसले ठिक कुरा गर्यो ल छिटो लगाइदे अनि बाबु शैलेश ट्युसन नै पढ्नु पर्ने रहेछ भने पनि बुझ्नु नि फेरि जसरी भए पनि हेर बाह्र कक्षा पास गरेर ब्याचलरमा भर्ना आउनुपर्छ बुझिस् हुन्छ बाबा हुन्छ म तपाईँलाई खबर गरिहाल्छु नि खोइ यता हेर त बाबु टिका लगाइदियो ल ल टिका त लगाइदे आशिष चाहिँ मै दिन्छु पहिलाको जस्तो भ्रष्ट बुद्धि नआओस् राम्ररी पढेस् अनि मेरो छोराले गाउँकै इज्जत राख्ने काम गरोस् है ल भइहाल्छ नि बाबा अब त स्योर त्यही हो नि बाबा <laughs> अब पनि पैसा जागिर भनेर मात्रै दौड्यो भने त म भन्दा मूर्ख त अरू को होला र बल्ल मेरो छोरो भन्न लागेको भइस् त <laughs> आजको कथामा त्यस्तो निराश भएर बसेको शैलेश फेरि नयाँ उत्साहका साथ आफ्नो पढाइ अगाडि बढाउन गएको देखेर त मलाई बवाल खुसी लाग्यो नि साथी तर एउटा कुरा के सुयोग यदि शैलेशले सुरुमै आफ्नो पढाइ नछोडेको भए पैसा पैसा भनेर पछि नलागेको भए उसले त्यस्तो निराश भएर बस्ने अवस्था नै आउँदैन थियो होला के हो त्यो त एकदमै ठिक कुरा भन्यो के कला साथी हामीले अवसर भन्ने कुरा त आफ्नो पढाइ या भनौँ आफ्नो क्षमता अनुसार पाउने कुरा हो नि होइन त्यसैले राम्रो अवसर पाउन त आफ्नो क्षमता पनि राम्रो बनाउनु पर्यो नि र आफ्नो क्षमता अभिवृद्धि गर्न शिक्षा त धेरै नै जरुरी कुरा हो नि होइन र साथी त्यही त साथी यो अवसर र शिक्षा भन्ने कुरा त एकदमै अन्तर सम्बन्धित कुरा रहेछन् फेरि एउटा भनाइ नै छ नि कि राम्रो शिक्षा भएको क्षमतावान मान्छेका लागि अवसर खोज्नै पर्दैन उल्टे अवसरहरू उनीहरूलाई खोज्दै उनीहरूको दैलोमा आइपुग्छन् भन्ने त्यही त अझ मलाई त के पनि लाग्छ भयो नि साथी आजभोलि कतै हामी युवाहरू आफ्नो शिक्षामा जोड्ने नदिई आफ्नो क्षमता अभिवृद्धि नै नगरी खालि देशमा यो भएन त्यो भएन भनेर गुनासो गर्ने परिपाटी मात्रको त वृद्धि भएको छैन त्यही त तर यदि हामीले यो भएन त्यो भएन भनेर गुनासो मात्रै गर्नुको साटो राम्रो शिक्षा लियौँ भने अझ बजारमा के कस्तो जनशक्तिको माग छ भनेर बुझ्दै त्यही अनुसारको सिप सिक्यौँ भने तालिम लियौँ भने त अवसरको कमी नै हुँदैन होला नि साथी हो नि फेरि अवसर भनेको जागिर खानु मात्र पनि त होइन नि होइन र साथी आफूले आफ्नै ठाउँमा थोरै लगानीमा सानो दिनु भए पनि व्यवसाय गरेर आफ्नो लागि र अरूको लागि पनि अवसरको सृजना गर्न सकिन्छ होला नि हुन त हामीलाई मैले यति पढेको छु म यो सानोतिनो काम किन गरौँ भन्ने पनि त लाग्न सक्छ तर काम भनेको कहिले पनि सानो या ठुलो हुन्न भन्ने कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो नि होइन र त्यही त अघि नाटकमा शैलेशले बुवालाई कुखुरा फार्ममा काम सघाउँदिन भनेको सुन्दा कस्तो नराम्रो लागेको थियो होला मलाई त काम अथवा उन्नति भनेको एकैचोटिमा त हुन्न नि बिस्तारै बिस्तारै गर्दै जाँदा अनुभवसँगै सिडी चढेको जस्तो प्रगति पनि गर्दै गइन्छ होला नि होइन साथी त्यो त हो नि तर साथी यी सबै कुराका लागि हामी आफू शिक्षित हुन एकदमै जरुरी छ है त्यही त अनि यही शिक्षाकै महत्त्वको कुरा गर्नुपर्दा नि साथी मैले नेपालका वरिष्ठ शिक्षाविद मन वाग्लेजीसँग शिक्षाको महत्त्व र शिक्षाले कसरी नयाँ नयाँ अवसरहरू सृजना गर्न सकिन्छ भन्ने बारेमा कुरा गरेको छु बरु उहाँको कुरा पो सुन्ने हो कि म मना प्रसाद वागले हो म काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनमा डिन भएर काम गरिरहेको छु एजुकेसनको कुरा गर्ने हो भनेदेखि मानव विकास प्रतिवेदनहरू पल्टाएर हेऱ्यौँ भने जुन देशको चाहिँ शिक्षाको स्तर माथि उठेको छ त्यो देशको गरिबी घटेको छ त्यो देशका मान्छेहरूले आफ्नो चाहिँ स्ट्यान्डर्ड अफ लिभिङ जीवन स्तरलाई उकास्न चाहिँ उनीहरूलाई मद्दत पुगेको छ हाम्रो देशमा पनि त्योभन्दा टाढा छैन एजुकेसनले इम्पावर गर्छ मान्छेलाई सशक्तिकरण गर्छ र एजुकेसन भनेको खालि जागिर खानलाई मात्रै होइन त्यसले मान्छेको चाहिँ बुद्धि बढाउँछ त्यसले मान्छेको सोचमा परिवर्तन लिएर आउँछ त्यसले मान्छेलाई केही काम गर्नको लागि उत्प्रेरित गर्छ र त्यसले गरेको काम चाहिँ वैज्ञानिक ढङ्गको हुने भाव हुनाले यसले मान्छेको चाहिँ तपाईँको सशक्तिकरण गर्नमा चाहिँ असाध्य मद्दत युवाहरूको अहिले चाहिँ एउटा फ्रस्ट्रेसन युवाहरूमा आएको कारण चाहिँ हाम्रो राज्यको अवस्थाका कारणले फ्रस्ट्रेसन आएको मात्रै हो हाम्रो देशका अहिले पनि सत्तरी प्रतिशत मानिसहरू कृषिमा आधारित छन् कृषिजन्य तपाईँको चाहिँ व्यवसायहरूमा युवाहरूको संलग्नता कसरी गराउन सकिन्छ भन्ने कुरोको ओरिएन्टेसन दिन सकियो कृषिजन्य व्यवसायहरूमा चाहिँ हाम्रो युवाहरूलाई राखेर तालिम दिन सक्यो भने ती साक्षर युवाहरूले त्यो तालिमबाट पाएको सिपका आधारमा उनले आफ्नै गाउँघरमा बसेर पन्ध्र बिस हजार रुपियाँ महिनाको सजिलै कमाउन सक्ने अवस्था अहिले पनि छ युवाहरू के भन्छ भने कहिले चाहिँ राज्यको चाहिँ व्यवस्था सुध्रेला र हामीले चाहिँ काम गर्ने अवसर पाउँला भनेर पर्खिन उनीहरू सक्ने उनीहरूको धैर्यता त्यो कम हुन्छ हाम्रो युवाहरूमा त्यसैले त्यो धैर्यतालाई वृद्धि गर्नका लागि पनि युवाहरूलाई उनीहरूसँग सम्बन्धित सिपहरूमा आधारित भएर कार्यक्रमहरू सञ्चालन गर्न ढिलाइ गर्न हुन्न युवाहरूले के पनि देखाएको छैनन् शिक्षा चाहिँ यो ट्रान्जिसन पिरियडमा अझ बढी आवश्यक छ देशमा चाहिँ त्यो जागिर खाने प्रवृत्ति बढी छ आफूले पाएको एजुकेसन र आफूले पाएको सिपको आधारमा चार पाँचजना मान्छे मिलेर एउटा सानो तपाईँको चाहिँ कार्यक्रम जसलाई हामी एन्टरप्रिनरसिप भन्छौँ त्यो चाहिँ क्रियाकलापमा युवाहरू लाग्ने हो भने आफ्नो काम आफै जेनेरेट गर्न सक्छन् जुन युवाहरूले देश हाँक्नु पर्ने हो त्यही युवाहरू आज चाहिँ निराश भएर पलायन भयो भने यो देश भोलि चलाउने कसले केही मेहनत गरौँ केही परिश्रम गरौँ र भोलिको देश हाँक्ने क्रममा चाहिँ आफूलाई उभ्याउँ भन्ने चाहिँ मेरो उहाँहरूसँग निवेदन छ त्यही त मनोवाग्लेजीले भन्नुभएको जस्तै कुनै पनि अवसर पाउनलाई हामी आफू सक्षम छौँ शिक्षित छौँ भने हामीले त्यो अवसर पाउन सक्ने सम्भावना बढी हुन्छ तर यदि हामी शिक्षित छैनौँ भने त आजको कथामा जागिर माग्न जाँदा शैलेश खाली हात फर्के जस्तो खाली हात निराश भएर फर्कने सिवाय अरू केही विकल्प हुन्न होइन र साथी र यही निराशाले गर्दा नि हामी युवाहरू विदेशी रहेका हुन्छौँ हामी युवाहरू विभिन्न अपराधिक गतिविधिमा संलग्न भइरहेका हुन्छौँ लागु पदार्थ दुर्व्यसनमा लाग्ने मात्र नभई कहीँ केही आशाको किरण नदेखेर आत्महत्या गर्नेसम्म सोचमा पुग्छौँ कि तर यदि हामी शिक्षित छौँ भने अवसर त हामी आफैले पनि सृजना गर्न सक्छौँ जस्तै कि हामीले गरिरहेको कामलाई नै व्यावसायिक रूपमा र वैज्ञानिक रूपमा गर्न पनि त सक्छौँ नि त्यही त अब हाम्रो देशमा सबैभन्दा बढी हामी कृषि पेसा गर्छौँ होइन त्यसैमा पनि नयाँ खालको तालिम लिएर वैज्ञानिक रूपमा नयाँ बिउ बिजन र औजारहरूको प्रयोग गर्न सके त कति धेरै अवसरहरू यहाँ पनि छ नि होइन त साथी अवश्य पनि हो नि सुयोग अनि कतिपय अवस्थामा एउटा काम गर्दा भने अनुसार नभएमा वा एक ठाउँमा निवेदन दिएर त्यहाँबाट अन्तर्वार्तामा नबोलाएपछि हामी अह भएन काम पाइएन भनेर दिक्क मानेर बस्ने गर्छौ तर साथी त्यसो नगरी हामीले प्रयास गरिरहन भने छाड्न हुन्न होला एक ठाउँमा नभएर के भयो त एउटा काम नभएर के भयो त हार नखाई आफ्नो प्रयास भने जारी नै राख्दै गएमा नहुने र नपाइने भन्ने के छ र कि कसो साथी ल भन्नुहोस् त त्यसैले साथी बरु हामी युवाहरूले पनि आफ्नो गाउँ ठाउँमा नयाँ नयाँ अवसर सृजना गर्नको लागि शिक्षामा जोड दिने विभिन्न कार्यक्रमहरू पनि त गर्न सक्छौ नि होइन र हो नि र स्थानीय स्तरमा विभिन्न सिपमूलक तालिमहरूको आयोजना गर्न समुदाय स्तरबाटै युवाहरूले युवाहरूका लागि अवसर सिर्जना गर्न सहयोग मात्र गर्न सक्छौ नि र फेरि आफ्नो गाउँठाउँमा यस्ता अन्य थुप्रै अवसरहरूको पहिचान गरेर त्यस अनुरूपका तालिम र शिक्षा प्राप्त गर्ने ठाउँहरू पहिचान गर्नमा पनि हामी युवाहरूको लागि युवाहरूकै भूमिका रहन्छ नि होइन त साथी अवश्य पनि पक्कै पनि र यही आफ्नो गाउँठाउँमा हामी युवाहरूले पनि त धेरै कुराहरू गर्न सक्छौँ नि होइन त साथी र यसबारेमा तपाईँलाई चाहिँ के लाग्छ हामीलाई पठाउन नभुल्नुहोस् है हाम्रो भिओवाई प्रश्नमा हो नि र साथी आजको हाम्रो भिओवाई प्रश्न रहेको छ युवाहरूको लागि अवसर सृजना गर्न हामी युवाहरूले नै के गर्न सक्छौँ होला र यसका लागि तपाईँलाई लागेको कुरा हामीलाई नि शुल्क रूपमा पठाउन मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरेर एउटा स्पेस दिएर आफ्नो मनमा लागेको कुरा हाम्रो टोल फ्री एसएमएस नम्बर चार चार शून्य शून्यमा नि शुल्क पठाउन सक्नुहुन्छ ओ कला ल यो मेरो एउटा प्रश्नको सही जवाब दियो भने म तिमीलाई दस रुपियाँ दिन्छु दस रुपियाँको फुर्ती भयो भने त साथी पैसाको फुर्ती होइन के तिमीलाई जात्न खोजेको के मैले ल भन यो नोभेम्बर महिनालाई विश्वभर के महिनाको रूपमा मनाइने गरिन्छ ल त्यसो भए तिम्रो दस रुपियाँ चेट भएर है अहिलेको चङ्गा चेट भास्तरी किनभने नि यसको सही उत्तर हो यो नोभेम्बर महिनालाई विश्वभर विश्व मधुमेह महिनाको रूपमा मनाइन्छ बरु यो मधुमेह यानि कि चिनी रोग के हो भन्ने बारेमा सही उत्तर दिएमा म तिमीलाई पाँच रुपियाँ दिन्छु ल ल भन त ल कलाको पाँच रुपियाँ चाहिँ खुसुक्क यता आउने भयो जस्तो छ खासमा नि साथी हामीले खाएको खानामा रहेको चिनीको मात्रालाई हाम्रो शरीरले पाचन क्रिया मार्फत ग्लुकोज नामक तत्त्वमा रूपान्तरण गर्ने रहेछ र त्यही ग्लुकोजलाई हाम्रो शरीरको सम्पूर्ण कोषहरूले शक्तिको रूपमा उपयोग गर्छन् पकाउनको लागि म भन्दै त छु नि हौ र हाम्रो शरीरको फ्यु अर्थात् प्यानक्रियाज भन्ने अङ्गले उत्पादन गर्ने इन्सुलिन नामक हार्मोनको सहयोगले उक्त ग्लुकोजलाई शरीरको हरेक कोषहरूमा पुर्याउने गरिन्छ कि साथी तर हाम्रो शरीरले उपयुक्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकी रगतमा उच्च मात्रामा चिनीको मात्रा देखा पर्नुलाई नै मधुमेह भनिँदो रहेछ कि साथी हो नि खासमा यो ग्लुकोज र इन्सुलिन बीचको सन्तुलनमा गडबडी भएर हामीलाई चिनी रोग लाग्ने गर्छ अनि फेरि विश्व स्वास्थ्य संगठनले मधुमेहलाई तीन प्रकारमा बाँडेको छ पहिलो प्रकारको मधुमेह रोगीहरूको शरीरमा इन्सुलिनको उत्पादन नै हुँदैन साथी र यस्ता प्रकारका बिरामीहरूलाई पालै पछि इन्सुलिनको सुई दिइरहनु पर्ने रहेछ र दोस्रो प्रकारको मधुमेहको रोगीहरूको शरीरमा भने इन्सुलिनको उत्पादन भए तापनि शरीरको कोषहरूमा ग्लुकोजको खपत गर्ने क्षमतामा नै रास आइसकेको हुन्छ मधुमेहका कुल बिरामीमध्ये पन्चानब्बे प्रतिशत बिरामीहरू दोस्रो प्रकारका मधुमेहको शिकार भएका हुँदैछन् के साथी ल अब चाहिँ दसै रुपियाँको कुरा गर्यो है यो सुयोगले ल दस रुपियाँको भनेपछि तिम्रो र मेरो पैसा फच्चे भयो नि त कला अब फच्या नै भयो ल ल ल अब के अब कुरा मोडे त अन्तिम प्रकार त बाँकी नै छ नि भन न त अनि साथी अनि यो अन्तिम यानि कि तेस्रो प्रकारको मधुमेह भने गर्भवती महिलाहरूमा देखिन्छ जुन मधुमेह बच्चा जन्मेको केही समयपछि आफै हराएर जान्छ र यस्तो मधुमेह चाहिँ सबै गर्भवती महिलाहरूमा नदेखिएर कुल गर्भवती महिलाहरू मध्ये चार प्रतिशत महिलाहरूमा मात्र देखिने रहेछ साथी अनि यो इन्सुलिनको मात्रामा गडबडी भएर शरीरको सम्पूर्ण कोषहरूमा ग्लुकोजको मात्रा नपुग्ने भएकाले शक्तिको कमी भएर मधुमेह रोग लागेपछि हामीलाई छिट्टै छिट्टै थकाइ र कमजोरीको अनुभव हुँदो रहेछ के साथी अनि साथी मधुमेह रोगीहरूको शरीरमा हुने रगतमा बढी मात्रामा चिनीको मात्रा हुनाले त्यसले गर्दा सम्पूर्ण स्नायु प्रणालीमा नै असर पुर्याएर हामीलाई हात खुट्टा झमझम्याउने गर्दछ अझ रगतमा चिनीको मात्रा बढी भयो भने आँखाको दृष्टि धमिलो हुने सानो सानो घाउ लागेमा पनि निको हुन समय लाग्ने गर्दो रहेछ हो नि र यो मधुमेह रोग विभिन्न कारणले लाग्ने रहेछ के र मुख्य कारण भनेको वंशानुगत कारण रहेछ यदि आमा बुवालाई मधुमेह रोग छ भने छोराछोरीमा पनि रोग देखा पर्ने सम्भावना धेरै हुँदो रहेछ अनि झन् डरलाग्दो कुरा त के भने साथी विभिन्न तथ्याङ्कहरूले देखाएअनुसार यो मधुमेह रोगले त हामी मान्छेको औसत आयुको तेह्र वर्ष आयु नै घटाइदिँदो रहेछ कि साथी ओहो कस्तो है साथी फेरि उमेर पनि त यसको मुख्य कारण हुने रहेछ नि जस्तै असी प्रतिशत भन्दा बढी मधुमेह पचास वर्ष काटेपछि मात्र देखा पर्ने रहेछ भने सन्तुलित र पोषणयुक्त खाना नखानाले धेरै मोटोपना भएमा तौल बढी भएमा अझ धुम्रपान र मद्यपान गर्ने मान्छेमा त झन् यो रोग लाग्न सक्ने सम्भावना धेरै नै हुँदो रहेछ है साथी त्यही त अझ धेरै विलासी जीवनशैली बिताउने दैनिक व्यायाम नगर्ने धेरै तनावमा बस्ने बढी चिन्ता लिने मान्छेहरूमा पनि यो रोगको सम्भावना एकदमै बढी रहेछ त्यसैले हामीले यी सम्पूर्ण कुरामा बेलैदेखि ध्यान पुर्याउन सक्यौँ भने त मधुमेहबाट बच्न सकिहालिने रहेछ नि होइन साथी र यो रोगबाट बस्न वा लाग्न नदिनका लागि अघि भने जस्तै पोषणयुक्त खानेकुराहरू खाने दैनिक रूपमा एक्सर्साइज गर्ने र खानामा रेसादार खानेकुरा बढी खाने गर्नुपर्ने रहेछ है साथी हो नि यति गर्यो भने त मधुमेह रोग लाग्न सक्ने धेरै सम्भावना कम हुन्छ नि अनि साथी नेपालकै कुरा गर्ने हो भने विभिन्न तथ्याङ्कहरूले देखाएअनुसार हाम्रो देशमा पनि करिब आठ लाखभन्दा बढी मधुमेह रोगका बिरामीहरू रहेछन् कि त्यसैले हामी युवाहरूले आफूले जानेको कुरा अरूहरूलाई पनि भनेर यो मधुमेह रोगबाट आफू पनि जोगिँदै अरूलाई पनि मधुमेहका कारणले हुन सक्ने असरहरू जस्तै मृगौलाको समस्या हृदयघात पक्षघात आदिबाट जोगाउन सकिन्छ नि कि कसो साथी त्यही त साथी आफ्नो दैनिक जीवन शैलीमा थोरै सकारात्मक परिवर्तन ल्याउँदै हाम्रो समाजबाट यो मधुमेह रोगलाई हटाउँ भन्दै आजको लागि जाँदा जाँदै यति नै ओरा कस्तो छौ के तिमी किन र मैले के गरेर भन त रोशनी झन् साथीसँग मनका कुराका साथीले सातवटा जिल्ला काठमाडौँ भक्तपुर ललितपुर मोरङ रूपन्देही कास्की अनि कैलालीमा यही अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा युवा खेलकुद मेला आयोजना गर्दैछ भनेर त्यति महत्त्वपूर्ण जानकारी दिँदैछु उल्टै मलाई के गरे भन्छ अब नरिसाएर के गर्नु त नि हुँदैछ भनेर जानकारी मात्र दिएर हुन्छ त कुन कुन जिल्लाको कुन कुन ठाउँमा कति बजीदेखि हुँदैछ भनेर चाहिँ भन्नु परेन एहे अँ है म पनि कस्तो हुसु छु भनेदेखि नि अब सुन ल हाम्रो जिल्ला काठमाडौँमा चाहिँ डिसेम्बर महिनाको तिन तारिकका दिन सानो गौचरणमा बिहानको दस बजीदेखि हुँदैछ भनेर चाहिँ मलाई थाहा छ अरू जिल्लाको बारेमा चाहिँ <laughs> ल त्यो चाहिँ साथीसँग मनका कुराका साथीलाई नै सोध्नुपर्छ ए हो त्यसो भए सोधिहालौँ न त तपाईँले सोधे पनि नसोधे पनि हामी भनिहाल्छौँ नि साथी अपाङ्गता सम्बन्धी जनचेतना फैलाउनको लागि डिसेम्बर महिनाको तिन तारिक यानि कि अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा सातवटा जिल्ला काठमाडौँ भक्तपुर ललितपुर मोरङ रूपन्देही कास्की अनि कैलालीमा युवा खेलकुद मेला आयोजना गर्दैछौ मेलामा रमाइलो अनि अपाङ्गता भएका साथीसँग खेलकुद खेल्नको लागि डिसेम्बर महिनाको दुई तारिकका दिन रूपन्देही जिल्लाको हाट बजार लाइन बुटवलमा रहेको बाल मन्दिरमा बिहानको दस बजेदेखि चार बजेसम्म जाउ न त त्यसै गरी डिसेम्बर महिनाको तिन तारिकको दिन काठमाडौँ जिल्लामा रहेको सानो गौचरणमा बिहान दस बजेदेखि चार बजेसम्म जाने होइन त र डिसेम्बर महिनाको चार तारिकको दिन कैलाली जिल्लाको लेखनाथ चोक धनगढीमा रहेको त्रिनगर स्कुलमा जाउँ बिहानको दस बजेदेखि चार बजेसम्म र त्यसै गरी डिसेम्बर महिनाको चार तारिकै दिन मोरङ जिल्लामा पनि युवा खेलकुद मेला आयोजना भइरहेको छ त्यही भएर महेन्द्र चोक विराटनगरमा रहेको सरस्वती माविमा आउने होइन त साथी अनि साथी अनि कास्की जिल्लामा पनि डिसेम्बर महिनाको चार तारिकै दिन पोखरामा रहेको अमरसिंह चोकको अमरसिंह चौरमा बिहानको दस बजेदेखि चार बजेसम्म अपाङ्गता भएका साथीहरूसँग खेलकुद खेल्न जाने होइन त त्यसै गरी भक्तपुर जिल्लामा पनि डिसेम्बर महिनाको चार तारिकै दिन भक्तपुर जिल्लामा भक्तपुर क्याम्पस दुध पार्टी भक्तपुर जाने होइन त बिहानको दस बजेदेखि चार बजेसम्म अनि ललितपुर जिल्लाको लागि चाहिँ डिसेम्बर महिनाको चार तारिककै दिन ललितपुर जिल्लाको पुलचोकमा रहेको मदन स्मारक स्कुलमा बिहान दस बजेदेखि चार बजेसम्म आउने होइन त साथी हो ए साथी केही भएर अपाङ्गता भएका साथीसँग खेल खेल्न आउने होइन त ल साथी युवा खेलकुद मेलालाई भव्य रूपमा सफल पार्नको लागि अवश्य पनि तपाईँले हामीलाई साथ दिनुहुन्छ होला भन्दै आजको कार्यक्रमलाई यही बिट मार्दै हाम्रो ठेगाना दिन चाहन्छौ हो नि अब त चट्ट घर जाने हो सेन्ट सेन्ट छर्किने हो सिरक ओडेर ग्याम्मै सुत्ने होला सिरक सिरक ओडेर सुत्ने हो अरे ल अब सेन्ट सेन्ट छरेर कहाँ कहाँ जान्छ होला भनेर सोधेको त किन नि सेन्ट सेन्ट हालेर गम्मा लाएर सिरो गएर सुत्ने ल अब सपना कि मायरीलाई सेन्ट सेन्ट लाएर टक्क राम्रो भएर सपनामा भेट्न परेन बाँच्न आउने भएर अनि सपना देख्नलाई सुत्नु परेन भने अरे नसकिने भयो भगवान् यो मान्छेसँग त बुद्धि विवेक त भ्रष्टै भएछ नि यो मान्छेको अब बुद्धि भ्रष्ट भएर हेर्नु न साथी ठट्टा गरेको पनि बुद्धि न हामी कलाले के को अब सुत्न जाने कुरा त ठट्टा मात्रै हो कि कला बरु अब हामी एसएसएमकी टिम यही आउँदो डिसेम्बर तिनमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसलाई भनेर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 मोबाइलको म्यासेज बक्समा गएर यस यस यम के लेखेर एउटा खाली ठाउँ दिएर आफ्नो मनमा लागेको कुराहरू लेखी सात शून्य सात शून्यमा पठाउन सक्नुहुन्छ वा हामीलाई इमेल मार्फत आफ्नो कुरा राख्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना सिडब्लु फ्रेन्ड्स एट हटमेल डट कम सिडब्लु एफआरआइइएनडिएस एट हटमेल डट कममा पनि पठाउन सक्नुहुन्छ भन्दै कार्यक्रमबाट सम्पूर्ण टिम आयुष सबिन स्वर्णिमासँगै म कला र म तपाईँको आफ्नै प्यारो प्यारो साथी सुयोग पनि बिदा माग्छु नमस्ते बाई बाई